तिम्रो सम्झनाले सताउँछ मलाई हर पल हर छिन हर दिन हरेक तिमीलाई भने किन यस्तो गाह्रो बित्ने हो कि मेरो जोवन तिम्रै नाम जप्दै हत्केलामा तिम्रो नाम लेख्दै अनि मेटिँदै तिम्रो यादले जलाउँछ मेरा मनका भाकानी यो आखाको विशारा मेरो सम्झनाले सताउँछ मलाई तिम्रो यादले जलाउँछ मलाई तिम्रो सम्झनाले सताउँछ मलाई खरे حردن حريت راح